लुगाको छानु निकान्छी टिनको छानु नौताले घरको बाहासम्म सुन मेरी निर्माया तिम्रो र हाम्रो निकान्छी भेटर घाटैमा यो माया नै जाउँ कहाँसम्म सुन मेरी निर्मा भारी घाँसै र काट्यो कुहिरालो र ताकी आधी र बैसा यसै र गयो आधी रह्यो खाली घाँसै र काट्यो नि कान्छी गोगन डाली सेतिलो ठाउँमा सब होला सुन मेरो निर्माया खोलेर मात्रै नि के फाइदा हुन्छ रिसा निभाए माफ होला सुन मेरे निर्माया माया लुआयो निकान्छ पाल रहन्दै नबोल पनि हाँसन सुन मेरो निर्माया तिम्रो र हाम्रो निकान्छी भेटर मा यो माया लैजाऊ कहाँसम्म सुन